नमस्कार उज्यालो नाइन्टी नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट प्राविधिक साथी सशिन्द्र गौतमसँगै म अच्युत घिमिरेको स्वागत छ श्रुति सम्वेकको मङ्गलबारको श्रृङ्खलामा हामी आज पनि राजुबाबु श्रेष्ठको पुरानो कथा संग्रह मारिनो सेलोको जुन लिएर आइपुगेका छौं यसभित्र संग्रहित कथाहरू हामीले गएको साता सुनेका थियौं आज पनि यसैभित्रका केही कथाहरू सुन्छौं कार्यक्रमको सुरुवातमा कथाकार राजुबाबु श्रेष्ठको यो कथा प्रस्तुत छ शीर्षक मैया साहेबको रुड्डु जाऊं मैं धोबे बलिहारी जाऊं मैं धोबे बलिहारी जाऊं मैं धोबे बलिहारी जाऊं मैं धोबे बलिहारी बलिहारी रुडो आज पहिलोपटक घरको छतमा फलामको साङ्लोमा बाँधिएको छ छतको वरिपरि सिमेन्टका हुक्काहरू ढडाइएकोले हुक्काको बीचबाट सबैतर्फ देखिने हुँदा त्यहीँबाट ऊ तल कम्पाउन्डभित्रको क्रियाकलापहरू निहालिरहेछ आज बिहानैदेखि उसले मैया साहेबको दर्शन पाएको छैन र सधैँ बिहानै मैया साहेब सँगसँगै उसले प्राप्त गर्ने ब्रेकफास्टमा पनि ब्रेक लागेको छ भोक त उसले जेनतेन सहन सक्ला तर उसप्रति गरिएको व्यवहारले चाहिँ ऊ साह्रै दुःखी भएको छ बिहेमा आउने पाहुनाहरू कुकुरदेखि डराउँछन् अरे पाहुनाहरूलाई टोकिदियो भने बबाल हुन्छ अरे त्यसैले कोही पनि नपुग्ने सबभन्दा माथिको छतमा उसलाई बाँधिएको हो तथापि यसमा पनि उसलाई खासै चिन्ता छैन यी ढोके बैठके र बगैँचेहरूले उसलाई पहिले पनि देखिसहँदैन थिए मया साहबको नजर छलेर लातमुक्का हान्ने गरेकै हुन् आज मौका पारे यहाँ ल्याएर बाँधे तर त्यति धेरै माया गरेर हुर्काउने मया साहबले पनि एकपटक टुलुक्क हेर्न समेत नआएकोमा उसलाई खपिन सक्नु भएको छ हारी हुन त सबैले उसलाई कुकुर भन्छन् र ऊ हो पनि कुकुर तर कुकुर नै भए पनि उसले त्यो घरबाट कुनै मान्छेको भन्दा कम माया पाए मान्छेले भन्दा नमिठो पनि खाएन त्यसैले आज छतमा बाँधिएर बस्नुपर्दा ऊ एक्लै बेसरी रोएको छ तर उसको रुवाई सुन्ने कोही छैन त्यहाँ जङ्गविक्रम बाबु साहेबको घर आज झिलिमिली सिँगारिएको छ मूल गेटमा केराको बोटसहित टाँगिएको छ शुभ विवाहको तुल कम्पाउन्डभित्र कार्पेट बिछ्याएर विवाह मण्डप बनाइएको छ र वरपर कुर्ची र सोफाहरू मिलाइएको छ साँच्चै नै बाबुसाहेबको घर आज नववधु जस्तै सुन्दर र झकिझकाउ देखिएको छ आफ्नो एउटै मात्र छोरीको विवाहमा कुनै कुराको कमी हुन नदिन हातमा कर्डलेस फोन बोकी निर्देशन दिइरहेछन् बाबुसाहेब पाँच सातजना कामदारहरू अझै सजावटमा लागिरहेछन् बाबु साहेबलाई फोन उठाउन भ्याइ नभ्याइ छ सायद यस्तो व्यस्तता उनको जीवनमा कहिल्यै आएको थिएन रुडुमाथि बसेर हेरिरहेछ आफ्नो मालिकका यावत कार्यहरू उसलाई बडे मालिकसँग पनि कुनै गुनासो छैन बडे मालिकसँग उसको त्यस्तो सामिप्यता पनि छैन बिहान घरबाट हिँडेपछि एकैचोटि राति रक्सीले मातेर घरमा आइपुग्ने हुनाले उसँग सम्बन्ध हुने कुरा पनि आएन तर उसलाई आश्चर्य मया साहेबको व्यवहारमा लागिरहेछ मया साहेब यति निष्ठुरी कसरी हुन सकिन् दिनरात उसकै साथमा रहने मान्छेले उसलाई यसरी चटक्कै कसरी बिर्सन सकिन् एक टुक्रा बिस्कुट उसको मुखमा नहाली आफूले नखाने मान्छेले आज कसरी खान सकिन् बारम्बार उसलाई मैया साहबकै सम्झनाले पिरोल्यो यो पाँच घन्टामा हरेक सेकेन्ड उसको मनले मैया साहेबलाई नै सम्झ्यो केवल आँखाले मात्र हेरिरह्यो विवाह घरको तामझाम छतको माथि बसेर कराउनुको पनि कुनै तुक छैन आज मैया साहब दुलैको भेषमा सजिएकी होलिन् अरुवा चरुवालाई उसको क्रन्दनको के अर्थ उसको भोकको के चिन्ता यतिखेर ऊ चुप बस्न बाध्य छ ऊ आन्दोलित छ ऊ विक्षिप्त छ ऊ विवश छ उसलाई विगतको सुखद क्षणले कोपरिरहेछ सायद कुकुर हुनु नै मेरो दोष हुनुपर्छ नत्र यी मान्छेहरूको उत्सवमा म किन सहभागी हुन सकिनँ आखिर मान्छे जस्तो सुकै निच भए पनि कुकुरभन्दा माथि नै हुँदो रहेछ यदि नहुने भए म जति नै इमान्दार भए पनि दिनदहाडै कसैको छोरीबेटी नभन्ने रक्सी भने रक्सी जुवा भने जुवा र रण्डीबाजी भने रन्डीबाजीमा एक नम्बर त्यो बाबु साहेबको छोरोसँग मेरो कहिले तुलना हुन सक्दैन सधैँ राति राति मातेर हिँड्ने गाउँभरिका गरिब गुरुवाहरूलाई आफ्नो दास ठान्ने ठुला मालिकभन्दा म राम्रो कहिल्यै हुन सक्दिनँ किनकि यिनीहरू मान्छे हुन् मान्छेले जे गरे पनि हुन्छ मान्छेहरू जति बेइमान भए पनि हुन्छ किनकि उनीहरू आफ्नो बेइमानी लुकाउन सक्छन् यिनीहरूभन्दा म धेरै गुणा असल छु तर त्यो कुरा भन्न म सक्दिनँ त्यसैले मान्छेहरूले नजरमा म हिंस्रक देखिएको छु म पशु देखिएको छु मलाई राम्रोसँग थाहा छ मभन्दा यिनीहरू धेरै गुणा हिंस्रक छन् महापशु छन् ऊ झन्झन दुःखी हुँदै जान्छ hari उसलाई राम्रो याद छ बच्चामा नै उसलाई मैया साहेबले मन पराएर पाल्न ल्याएको हो जङ्गविक्रम साहेबकी एक्लै छोरी रूपा मैया साहेबले मन पराएको हुँदा उसको लालन पालन आम मान्छेको भन्दा धेरै गुणा उच्च स्तरको भए पनि मैया साहबले बोलेपछि उनको कुरो स्वयं ठुला मालिकलाई पनि काट्न गाह्रो हुन्थ्यो त्यसैले मैया साहबकै कृपाले गर्दा ऊ कहिल्यै खोरमा बस्नु परेन कहिल्यै साङ्लोले बाँधिनु परेन र उसले कहिल्यै घाम पानी र जाडो गर्मी खेप्नु पनि परेन उसको खाने खेल्ने र सुत्ने व्यवस्था मैया साहबकै स्तरमा भयो उसलाई त्यस्तो कुनै दिन याद छैन जुन दिन उसले मैया साहब बेगर खाना खाएको होस् र मैया साहबसँग छुट्टिएर सुतेको होस् सुरुमा मया साहब पनि सानो र ऊ पनि सानो भएको हुँदा सँगै सुत्ने माया साहबको हटलाई बाबुआमाले पनि हटाउन सकेनन् र माया साहबकै बिछोनामा सुतेर कट्ने गर्थ्यो उसको रात कहिलेकाहीँ मया साहब बाहिर जाँदा उसलाई केही अप्ठ्यारो पर्दथ्यो घरमा उसलाई मन पराउने मान्छे कोही पनि थिएन सबै नोकर चाकरहरू उसको रिस गर्ने मात्र थिए सायद उनीहरूलाई मया साहेबको कारण दिनदिनै कुकुरको स्याहार सुसार गर्नु परेको मन परेको थिएन त्यसैले मया साहेब बाहिर हुँदा कति रात उसले नसुती बिताएको छ उसले धेरै पटक खाना कुरेको छ र कति दिन त खाँदै नखाइ बसेको पनि छ वास्तवमै मया साहेबप्रति उसको आत्मीयता गाँसिएको थियो उसको हरेक खुसी मैया साहबको आँसुमा छ त्यसैले आज ऊ अत्यन्त दुःखी छ सायद भोलिदेखि यो घरमा मैया साहेब हुन्नन् अब उसका लागि माया गरेर खुवाउने कोही हुने छैन यही साङ्लोमा बाँधिएर भोकपक्कै बस्नुपर्नेछ उसले घाम पानीमा निरन्तर उसले घर अगाडिको चौरमा हेऱ्यो म यहाँ साहेबसँग जिस्किँदै लुकामारी खेलेका पलहरू सम्झ्यो उसको मन दुखेर आयो साउनको वर्षा झैँ आँखाबाट अबिरल आँसु झरिरह्यो आफ्नो इमान्दारिताको मूल्य घरका कसैले बुझ्न नसकेकोमा मान्छेहरूप्रति वितृष्ण जाग्यो उसले त्यस घरको रक्षाको लागि र त्यस परिवारको इज्जतको लागि धेरै ठूलो तपस्या गरेको छ अरू त अरू आफ्नै काम गर्ने नोकर्नेहरूलाई समेत मौका छोपी छोपी समाउँदै पेट बोकाएर नोटका बिटा हातमा थमाउँदै अर्काको जिम्मा लगाउन खप्पिस यी बाबु साहेबका बाबु छोराको अगाडि उसले कुकुरै भए पनि आफ्नो निष्ठा कहिल्यै गुमाएको छैन यहाँसम्म कि उसले धेरै पटक मायाले मया साहबको गाला चाटेको छ साप्रा चाटेको छ र चाट्नु नचाट्नु चाटेको छ मया साहबको जवानीका दिनहरूमा धेरै पटक उनको सुरक्षा गरेको छ उसलाई धेरै पटक मया साहबले अङ्गालोमा कसेर आफ्नो तुष्टि मेटेकी छन् उसलाई अनेक प्रकारले प्रयोग गरेकी छन् त्यस्तो कठिन घडीमा पनि उसले आफ्नो कुकुरपन कहिले जगाएको छैन उसले मया साहेबसँगको सम्बन्धमा आफ्नो पवित्र प्रेम र धर्म निभाएको छ मया साहेबको इज्जतलाई आफ्नो प्राण सम्झेको छ तर आज त्यही परिवारबाट साङ्लोमा बाँधी तिरस्कारपूर्ण व्यवहार गरिनुले उसलाई आफ्नो वफादारिताको मूल्य गुमे जस्तो लागेको छ बिहानैदेखि ऊ भोकै छ उसलाई माथि आएर कसैले एकपल्ट हेरेको छैन ऊ थकित नयनले विवाहकरको रमझम हेरिरहेछ सायद जन्ती आइपुग्न थालेछ क्यार तल गेटतिर भएको चहल पहलबाट उसले लख काट्यो ऊ चनाको बन्यो एकैछिनमा गाडीको लाइन लाग्यो घर अगाडि बाटामा अगाडिको गाडीमा आएका बैन टोली बाहिर निस्की बाजा बजाउन लागे ऊ उत्सुकतावश रहेका चिल्ला गाडीहरूमा आँखा दौडाउन लाग्यो जन्तीहरू बाजाका तालमा नाच्न लागे उसलाई भन्दा पनि मयसारको दुला हेर्ने रहर थियो केही बेरमा नै सेतो गाडीबाट माला पहिरिएको दुलाहा बाहिर निस्के दुलाल लिन अगाडि गए बडा मालिक दुला राम्रा रहेछन् ऊ हर्षले गदगद भयो सबै जन्तीहरू कोही स्वयम्वर हेर्न जग्गेतिर र कोही भोज खाने ठाउँतिर बाँडिए रातो साडीमा सजिएर टाउकोमा घुम्टो ओढी साथीहरूको साथमा निस्किनु उसको मैया साहेब अनुहार नदेखे पनि उसले मैया साहबलाई चिन्यो उसलाई लाग्यो कि एकपटक मात्र मैया साहबले मतिर हेरिन् भने मेरो यो हालतदेखि पक्कै रुनेछिन् उनी र गाली गर्नेछिन् सबै नोकर साकरहरूलाई ऊ आश्वस्त रह्यो कि मया साहबले उसको खोजी गर्नेछिन् केही बेरमै उसको यो साङ्लो खोलिनेछ र ऊ पनि मया साहेबको विदाईका लागि मया साहेब सँगसँगै हुनेछ तर उसको यो आशा पनि केवल आशा मात्र भयो दुई घन्टासम्म जग्गेको काम हुँदा पनि एकपटक उनले रुड्डुको याद गरिनन् जग्गेको काम सकियो जन्तीको जीवनार सकियो अब दुलै अनुमाउने तर्खरमा लागे घरपट्टिका मान्छेहरू दुला आफ्नो गाडी अगाडि गई उभिए बाइन टोली कन्या विदाईका धुनहरू बजाउन लागे यत्तिकैमा पिठ्यौमा मया साहेबलाई बोकी बाहिर निस्के साना मालिक माया साहेब बङ्गला थर्किने गरी रोइन् माया साहेबको रुवाई उसलाई सही नसक्नुभयो त्यसैले ऊ पनि रोयो सायद आजदेखि यो घर छाड्नुपर्ने भएकोले होला माया साहेब निकै रोइन् माया साहेबको यति नमिठो रुवाई आजसम्म उसले सुनेको थिएन आज बिहानैदेखि माया साहेबको अनुहारसम्म देख्न पाएको छैन उसले एक्कासी सुनिएको रुवाईले ऊ स्तब्ध भयो पहिला पहिला उनी रुँदा सधैँ उसले गालाको डिलमा खस्न लागेको आँसु चाटेर फकाउने गर्थ्यो आज त्यो पनि सम्भव छैन उनको खुट्टामा कहीँ लुटपुटी उनलाई हँसाउन पनि समर्थ छैन किनकि मान्छेहरूको भिडमा उसलाई जान प्रतिबन्ध लागेको छ दुलाहको गाडीलाई पटक घुमेपछि पिठ्यौँबाट गाडीको सिटमा मैया साहबलाई राखिदिए साना मालिकले उसलाई लाग्यो विधायकको अन्तिम घडीसम्ममा भए पनि मैया साहबले मलाई कसो खोजी नगर्ने म पनि त उनको जीवनको एक हिस्सा हुँ उनको निजी जीवनसँग मेरो पनि त अन्तरङ्ग सम्बन्ध छ मेरो मायाको मेरो सामिप्यताको याद कसरी नआउला त्यसैले उनले एकपटक भए पनि पक्कै माथि हेर्नेछिन् म मेरी प्यारी मैया साहबलाई दुवै हातले नमस्कार गरी अन्तिम विदाई गर्नेछु उनैले सिकाए कि त उन मलाई नमस्कार गर्न पनि उनी गएपछि मेरो यो घरमा बस्नु र नबस्नुको कुनै अर्थ छैन मलाई माया गर्ने उनी बाहेक कोही छँदा पनि छैनन् सापको चम्चे भन्दै मलाई सबै ढोके ढोकेले बैठकेले हेप्न सुरु गर्नेछन् उनी उनी बिना कति कष्टकर हुनेछ मेरो जीवन ऊ मनमा नै आफ्नो सम्भावित दुःखद भविष्यको कल्पनाले दुःखी बन्यो र दुवै आँखाबाट अश्रुधारा बहाउँदै एकहोरो मयासारलाई हेरिरह्यो यतिखेर गाडीको जालबाट महेसापको टाउको मात्र देखिएको छ ऊ अझै आशावान छ कि गाडी गुड्नुभन्दा पहिले उसको मयासापले हेर्नेछन् उतिर उसको यो कल्पना पनि फगत कल्पना मात्र रह्यो मयासाप घोप्रो परेर बसिरहन् गाडीमा घरपट्टिका तर्फबाट सबैले विदाई गरिसकेपछि उसको जीवनकै सबैभन्दा प्यारी मयासाप चढेको सेतो कार अगाडि बढ्यो सबैले आफ्ना हातहरू हल्लाउँदै विदाई गरे उसले पनि आँखा तानी तानी परसम्म हेरिरह्यो जन्तीको गाडी मैया साहबको प्रस्थानपछि एकैछिन घरमा शून्यता छायो घरमा भन्दा पनि बढी उसको मनमा शून्यता छायो उसलाई चारैतर्फ अन्धकारै अन्धकार भयो जस्तो लाग्यो ऊभित्रको विश्वास मऱ्यो उसको उत्साह चिसियो यति ठूलो पीडाबोध उसलाई जीवनमा कहिल्यै भएको थिएन हुन त मान्छे यति कठोर बन्न सक्ने हो भने उसले कसरी प्रगति गर्न सक्छ मान्छेको यही बानीले गर्दा त उसले हात्ती जस्तो जनावरलाई पनि माया गरे जस्तो गरी कब्जामा पारेको छ मान्छेले मान्छेलाई नै बेच्न त नहिचकिचाउने यो जमानामा म एउटा कुकुर भएर यति धेरै माया र विश्वासको आशा गर्नु हुँदै हुँदैन थियो आखिर माया साहेब पनि एउटा मान्छे नै त हुन् उनमा पनि तिनै जङ्गविक्रम बाबु साहेबकै रगत त छ यस्तै सोचिरहेछ उसमा मान्छेको र मायाको भ्रम टुटेको छ सायद कुकुर हुनु र मान्छे हुनुको फरक महसुस गर्दैछ ऊ उसलाई लागिरहेछ मान्छेहरूको बेइमानीको अगाडि कुकुरको इमान्दारिताको कुनै मूल्य छैन मान्छे हुन बेइमान हुन सक्नु पर्दो रहेछ तर ऊ वफादार छ इमान्दार छ त्यसैले ऊ मान्छे हुन सकेको छैन जति सोचे पनि यो उसको आत्मतुष्टि मात्र हो उसले जसरी आफूलाई सम्झाउन खोजे पनि मया साथको सम्झना र मायालाई उसले भुल्नै सकेन उसलाई छटपटी भयो जलजल्ती मया साथकै अनुहार आइरह्यो उसको अगाडि उसले रोकेको राखेको आवाज एक्कासी निस्कियो ऊ जोड जोडले भुक्न थाल्यो ऊ अलाप बिलाप गरेर रुन थाल्यो उसको भुकाइ र रुवाईले वरपरका मान्छेहरूलाई समेत डिस्टर्ब हुन थाल्यो मालिक त्यो रुडु त अलक्षण लगाउने गरी रोएको छ माथि यहाँ साहबको सायदमा यसरी कुकुर रुनु अशुभ हुन्छ हजुर यस्ता कुकुरलाई त गोली ठोकेर मार्नुपर्छ हजुर धेरै वर्षको रिस बोक्ने सुरले ढोके सन्तबहादुरले जङ्गविक्रमलाई जाहेर गर्यो हो मालिक यस्तो कुकुरलाई घरमा राख्नु हुँदैन घरको धोरीमा बसिरहने कुकुरलाई त मार्नै पर्छ भन्छन् हजुर डराइ डराई सन्तबहादुरको कुरामा हरुवा बिस्नेले कुरा थाप्यो एवं रितले हर्के दिले रामसिंह कुन्दन सबैले रुडुलाई घरमा राख्न ठिक नहुने कुरा बिन्ती चढाए म यहाँ सापले उसलाई गरेको मायादेखि जल्दै आएका सबै नोकर चाकरहरूले हुनसम्मको कुरो लगाए उसको बारेमा ऊ मौन सुनिरह्यो आफूमाथि लागेका सबै आरोपहरू उसले यस घरमा आउँदाखेरिका दिनहरू सम्झ्यो सबैले कति खुसी मानेका थिए उसको आगमनमा कोही पुच्छर दाहीमा घुमेको रहेछ भन्दै साह्रै लक्षिणको सहयोग कुकुर भन्थे भने कोही चारै खुट्टाको पन्जामा सेतो रहेछ कस्तो लक्की रहेछ भन्थे तर आज तिनै मान्छेहरू उसलाई अलक्षिणाको आरोप लगाइरहेछन् उसलाई यो आरोप बिल्कुलै सही भएन उसले धेरै पटक मयास आफूलाई सम्झ्यो घरका यावत कुरालाई हेऱ्यो घरभरि मैया साहेबको अनुहार देख्यो र बगैँचाभरि आफ्नो र मैया साहेबका पाइलाका डोगहरू उसले घर अगाडि उभिएका सबैका अनुहारमा आँखा पुऱ्यायो उसको प्रस्थानमा कोही दुखी थिएनन् वाह मान्छेको जात उसलाई खपिन सक्नु गरी मुटु दुखेर आयो यी मान्छेहरूसँग एकैछिन बस्न पनि मन लागेन र ऊ ठुलो ठुलो आवाज निकाली भोग्न थाल्यो उसको भुकाइले जङ्गविक्रमको पारो तात्यो र सबैको एकहोरो कुरा सुनि बाबुसाहेब सफाबाट जुरुक्क उठ्दै आदेश गरे सन्ते लैजा यो अलक्षिणा कुकुरलाई यो घरबाट एउटा सुई लगाई उतै पुरपार गरेर आइजा श्रुति सम्वेकमा अहिले हामीले सुनेको कथाको शीर्षक हो मैया साहेबको रुड्डु हामीले राजुबाबु श्रेष्ठको कथा सङ्ग्रह मारिनो सेलोको जुनबाट यसलाई पढेका हौँ यो कथा सङ्ग्रहभित्रको अर्को कथा लिएर केही बेरमा आउनेछौँ उज्यालो सुन्दै गर्नुहोला सीधा कुरा प्रश्न विचार उज्यालो नाइन्टी नेटवर्क कार्यक्रम श्रुति सम्वेकमा तपाईँलाई फेरि स्वागत छ श्रुति सम्वेक तपाईँ अहिले उज्यालो नाइन्टी नेटवर्क काठमाडौँसँगै देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ सुनिरहनु भएको छ श्रुति सम्वेकमा हामी आज राजुबाबु श्रेष्ठको पुरानो कथा संग्रह मारिनो सेलोको जुनभित्रका कथाहरू सुनिरहेका छौं अब यसै संग्रहभित्रको अर्को कथा सुन्छौ शीर्षक छ प्रेम सर नमस्ते प्रेम सर बेलुकीको छ बज्ने लागेको थियो बटाइटीको अति व्यस्त बजारमा म प्रति लक्षित सम्बोधनले म आश्चर्यमा पर्छु सुरुमा त एउटी नचिनेकी महिला ठानी मैले कुनै वास्ता गर्दिनँ तर मेरो कुनै प्रतिक्रिया नपाएपछि पुनः एक पाइला अगाडि बढी मलाई नै इसारा गरेपछि भने तिनले मलाई नै बोलाएको कुरामा ढुक्क हुन्छु र केही समीपमा जान्छु उनी एकदमै परिचित र हर्षित मुद्रामा पुनः अभिवादन गर्छन् मलाई भने हम्मी पर्छ तिनको परिचय ठम्याउन म केही मुस्कुराउँदै उनको मुहार पढ्छु र पूर्व स्मृतिलाई पल्टाउने चेष्टा गर्छु मेरो अनुहारमा देखेको अनभिज्ञताले उनको हर्षित मुहार केही मलिन बन्छ बाटोमा ओहोरदोहोर गर्ने मान्छेहरूको भिड आज निकै बढी छ हुलका मान्छेहरू केले मलाई र केले उनलाई धक्का दिँदै जान्छन् भिडमा उभिरहन त्यति उपयुक्त नलागेकोले उनलाई सडकको किनारातर्फ पन्छिने इसारा गर्दै छेउतिर निस्कन्छु हातमा बच्चा डोराउँदै उनी मतर्फ नै आउँछन् सायद भोलि माघे संक्रान्ति भएर होला आज असन र भोटाइटीको सडकमा सामान किन्न आउने मान्छेहरूको निकै घुइँचो देखिन्छ सधैँको भन्दा फेरि सडकको आदि भागसम्म ढाक्ने गरी पेटको व्यथा निभाउन फुटकर पसल थापी बसेकाहरूले सडकलाई झनै साँगुरो बनाइदिएका छन् कमिला सरी छन् मान्छेहरू र ठेलमठेल गरी ओहोर दोहोर गरिरहेछन् सडकमा यस्तो लाग्छ त्यो भिडमा सब हतारमा छन् कसैलाई कसैको चासो छैन कसैलाई कसैको कुरा सुन्ने फुर्सद नै छैन चिन्नु भएन सर मेरो अनुहारमा देखिएको अन्यलता चिर्ने प्रयास गर्दै लज्जा र खुसी मिश्रित फिक्का मुस्कानसँगै जब उनले पुनः प्रश्न गरिन् तब उनको मिलेको दाँतको पङ्क्तिको बीचमा रहेको दुईवटा साना तर सुन्दर दाँतहरूको कारण उनी सुस्मिता नै हुन् भने चिन्न मलाई गाह्रो परेन पन्ध्र वर्षपछि अकस्मात भेट हुँदा मान्छे चिन्न नसक्नु कुनै ठूलो कुरा त होइन तर जति समय बिते पनि मैले सुस्मितालाई चिन्न नसक्नुले चाहिँ म आफैलाई एउटा असजिलो र ग्लानीको समेत महसुस भएको थियो मेरो यस व्यवहारले सुस्मितामा पनि एक किसिमको नजानिदो पीडा भएको कुरा उनको अनुहारको मलिनतामा झल्किएको थियो हुन त पन्ध्र वर्ष अघि गाउँमा मैले भेटेको सुस्मिता र आजको सुस्मितामा आकाश जमिनको अन्तर थियो गाउँको त्यो चञ्चलेपन त्यो हिस्सी त्यो हाँसो र सुन्दरता अब लेससम्म पनि बाँकी थिएन हुन्न सायद समयको जाँतोमा पिसेर बनेको हुनुपर्छ यो जीर्ण शरीर र गम्भीर अनुहार एकाएक भित्र सुस्मिताप्रति माया र दया एकैपटक उर्लेर आउँछ एक एक गरी फटाफट सोधो जस्तो लाग्छ उनको यो पन्ध्र वर्षको जीवनयात्रा फेरि मनले रोक्छ तिमी काठमाडौँमा केही बेरको मौनतापछि खुसी र जिज्ञासा व्यक्त गर्ने क्रममा एकदमै मुस्किलले निस्केको थियो मेरो आवाज उनको मेरो प्रश्नको जवाफमा उनले स्वीकृतिको टाउको हल्लाइन् र हातको औँला समाएर मलाई एकदमै उत्सुकताका साथ एकहोर हेरिरहेको बालकलाई नमस्कार गर्न भनिन् सायद सुस्मिताको छोरो होला त्यो बालक नचिनेको मान्छे भएर होला केही अप्ठ्यारो मान्दै बालकले नमस्कार गर्यो सँगै रहेको नाङ्लो पसलबाट एउटा कोकोनट बिस्कुट किनेर मैले उसको हातमा राखिदिएँ पहिला त उसले बिस्कुट किन एकदमै गाह्रो मान्यो सुस्मिताको इसारापछि मात्र उसले बिस्कुट समायो बाटोको भिडले हाम्रो वार्तालापमा अप्ठ्यारो भएको महसुस गरी मैले सुस्मितालाई नजिकैको मिठाई पसलमा चिया पिउन अनुरोध गरेँ उनले सहर स्वीकारिन् र हामी मिठाई पसलमा पस्यौँ मान्छेको भिडबीच कुनाको एउटा टेबल खालीदेखि त्यतै लाग्यौँ र दुई कप चिया अर्डर गरी बच्चालाई लड्डु ल्याइदिन हराएँ काम गर्ने केटोले लड्डु तत्कालै ल्याइ टेबलमा राखिदियो र चिया बनाउन लाग्यो आमाको इसारापछि उनको छोराले मिठो मानी मानी लड्डु खान थाल्यो हामी एक आपसमा हरायौँ के छ त तिम्रो हालखबर बाँचेकै छु उनले भने श्रीमान हुनुहुन्छ अनि सरको उनको र मेरो वार्तालाप मात्र औपचारिकता जस्तो लाग्छ मलाई कुराकानीका धेरै अवस्थाहरूमा मौनताले स्थान लिन्छ चियाको सँगै म सुस्मिताको अनुहार पढ्छु सबै चिज भएर पनि केही नपुगे जस्तो हाँस्दा पनि हाँसो कतै अड्किए जस्तो अनुभव हुन्छ मलाई नजिकै तातो तेलमा एक मिस्त्री बाई घुमाई घुमाई पिठो चुहाउँछ तेलमा एकैछिनमा जताततै जेलिएर जेरी भन्छ एक क्षण त यस्तो लाग्छ म पनि त्यो तातो तेलमा जेरीसँगै पोलिएको छु आफ्नै जिन्दगीमा जेरी जस्तै रुमलिएको छु सुरुवात र अन्त्यको कुनै बिन्दु भेट्दिनँ जीवनमा सायद जन्म र मृत्यु होला हाम्रो सुरु र अन्त्य तर जीवन चाहिँ जेलिएको जेरी जस्तै هذه समय धेरै भगिसकेछ एकहोर लड्डु खानामै व्यस्त सुस्मिताको छोरोलाई देखेपछि मलाई अनुभव हुन्छ मलाई लागेको थिएन जीवनमा कुनै दिन सुस्मितासँग यसरी पनि भेट हुन्छ यो भेटले लगभग भुलिसकेको उनीसँगको विगतले मेरो मस्तिष्कमा जरो काट्यो एउटा पाना बनेर पल्टिसकेको त्यो आरुबारी गाउँको तस्बिर फेरि पल्टियो पन्ध्र वर्ष अघिको सुस्मिताको चञ्चली बिम्ब फेरि एकपटक मेरो अगाडि उभिएर मसँग साथ मागे जस्तो लाग्यो मलाई अझै पनि राम्रो एक्का छ श्रावण महिनाको अन्तिम शनिबार साँझको समय थियो बाहिर पानी दर्केको हुनाले मान्छेहरूको चहल पहल थिएन बाटोमा म खाटमा सिरक दुई खुट्टाले च्यापेर झ्यालबाट बाहिर पानी परेको हेर्दै टोलाइरहेको थिएँ त्यसै बखत एकदमै हताश मुद्रामा लगभग कुर्ता पुरै भिजेको अवस्थामा मेरो कोठामा प्रवेश गरेकी थिइन् सुस्मिता दे अकस्मात उनको प्रवेशले म एकछिन अकमकिएँ पनि अत्यास र लज्जा थियो छातीमा तथापि केही सम्हालिएँ म अनि ढोकामा झुन्डाइराखेको रुमालले पानीले भिजेर लगभग पारदर्शी भएको उनको शरीरलाई ढाकिदिँदै खाटमा बस्ने आग्रह गरे उनी चुपचाप चुपचाप खाटमा बसिरहे बाहिर पानी झनै दर्किन लाग्यो उनको मलिन अनुहारले मैले केही न केही अनिष्टको शङ्का गरेँ हुन त त्योभन्दा पहिला पनि कहिले नजानेको कुरा सोध्ने कहिले तरकारी पुर्याउने कहिले बुबाको खबर ल्याउने र कहिले बिना कुनै कारण पनि विभिन्न बाहनामा उनी मेरो कोठामा नआएकी होइनन् तर पनि आजको उनको आगमन अलिक भिन्न लागिरहेथ्यो मलाई यद्यपि उनीसँग हरेक भेटमा मैले आफ्नो शिक्षकको धर्मलाई भने उल्लङ्घन गरेको थिइनँ माने सुस्मिता के भयो किन आज उदास देखिन्छौ नि उनको मौन त भङ्ग गर्ने प्रयास गरेँ मैले मेरो प्रश्नले उनले बिस्तारै मतिर हेर्दै आँखाभरि टिलपिल टिलपिल आँसु पारिन् मेरो मनमा झनै अनेकौँ शङ्का उपशङ्काले डेरा जमाउँछ कता कता सुस्मिताको पीडाले आफूलाई पनि पोलेको अनुभव हुन्छ वास्तवमा त्यो गाउँमा मेरो धेरै ख्याल राख्ने मान्छे भन्नु नै सुस्मिता र सुस्मिताको परिवार नै थिए सुस्मिताका बाबु दण्डपाणी बुढा साह्रै आदर र माया गर्थे मलाई आमाले जस्तै माया गर्थिन् सायद त्यस्तो कुनै दिन थिएन होला कि सुस्मिताको घरको बाटो हिँड्दा मैले उनको घरमा पछि केही न केही नखाएको होस् साँच्चै नै आरुबारी गाउँमा मैले आदर सम्मान र माया गर्ने कोही थियो भने उनको घर परिवार थियो उनको घरको हर खुसीमा लगभग म सामेल भएकै हुन्थेँ भन न सुस्मिता के भयो घरतिर कसैलाई म पुनः प्रश्न गर्छु सर तपाईँ मलाई माया गर्नुहुन्छ टाउको निहुराउँदै एकै सासमा उनले डर सङ्कोच र करुणा मिश्रित स्वरमा मेरो प्रश्नमाथि प्रतिप्रश्न गर्छिन् उनको प्रश्नले म भित्र अकस्मात एउटा द्वन्द्वको स्थिति पैदा हुन्छ हो वास्तवमा म साँच्चै सुस्मितालाई मन पराउँथे माया गर्थे भित्रभित्रै यद्यपि शिक्षक र विद्यार्थीको दूरी आफ्नो ठाउँमा थियो तर उमेरमा खासै फरक थिएन उनको र मेरो त्यसैले विद्यार्थीको रूपमा मात्र हेर्न पनि सकेको थिइनँ मैले उनलाई अनि प्रेमिकाको रूपमा व्यवहार गर्न पनि मेरो कर्तव्य र जिम्मेवारीले रोकेको थियो मलाई अत उनको प्रश्नमा म निरुत्तर नै रहेँ एउटा शिक्षकले आफ्नो विद्यार्थीसँग प्रेम गर्न पाउने कि नपाउने आफूले पढाएकी केटीलाई जीवनसाथीको रूपमा हेर्ने स्वतन्त्रता एउटा शिक्षकलाई छ कि छैन मनभित्रको अन्तर्द्वन्दले मलाई झन् कमजोर बनाउँदै लगेको महसुस भयो मेरो मौनताले उनको पीडा झन् उर्लिएर आयो र आँसुको रूपमा आँखाबाट तप्प तप्प खस्न थाल्यो उनको प्रत्येक थोपा आँसुले मलाई क्षत विक्षत बनायो तैपनि मैले उनको आँसु पुछिदिने प्रयास गरिनँ म जीवनभर तपाईँकै हुन चाहन्छु के मसँग विवाह गर्नुहुन्छ पुनः अत्यन्त दयापूर्ण आग्रह गरेकी थिइन् उनले जिन्दगीमा नयाँ चाहिँ यस्तो जटिल मोड आउला भन्ने मैले कल्पनासम्म गरेको थिइनँ भावनाको आवेगमा तत्काल निर्णय गर्न पनि उचित सम्झिनँ त्यसैले फेरि अनुत्तरित रहेँ एक मनले सुस्मिताको प्रस्ताव स्वीकार गरी उनको आँसु पुस्ने आदेश दियो तत्कालै फेरि अर्को मनले खबरदारी गर्यो कमाइ छैन आफ्नै पढाइ सकेको छैन घरमा दाजुको बिहे भएको छैन बाबुआमा घर परिवार कसैलाई थाहा छैन एक्लै यस्तो निर्णय कसरी गर्ने फेरि आफ्नै विद्यार्थी गाउँलेहरूको यत्रो सम्मान सुस्मिताको बाबुआमाको विश्वास विद्यालयको अनुशासन म कसरी यस्तो दृष्टता गर्न सक्छु एक एक गरी मन मस्तिष्कमा कुराहरू घुम्न थाल्यो बेरसम्म उनले मेरो प्रत्युत्तरको आशामा खाटमा घोप्टो परेर बसिरहेन् बाहिर बिस्तारै पानी बन्द हुँदै गएको र साँझलाई अँध्यारोले आफ्नो कब्जामा पार्दै गएकोले मैले बिस्तारै उनलाई उठाउने प्रयत्न गर्दै घर जाने आग्रह गरेँ उनले मेरो अनुरोधको कुनै वास्ता नगरिएकोहरू आँसु जारी रहेन् सर मैले तपाईँलाई आफ्नो मनमा राखिसकेँ अब यहाँ कोही पनि बस्न सक्दैन अरूसँग विवाह भए पनि त्यो मात्र सम्झौता हुनेछ मेरा लागि तर तपाईँले स्वीकार नसक्नु भए पनि जिन्दगीमा कहिलेकाहीँ सम्झिनुहोला मलिन स्वरमा अनुरोध गर्दै खुरुको खाटबाट उठेर आँसु पुस्दै मेरो कोठाबाट निस्किन्छु स्मिता सुस्मितासँगको भेटले स्मृतिले एकैछिन पनि बोझिल भयो खाना खान मन पनि लागेन सुस्मिताका प्रश्नहरूले मन आन्दोलित भइरह्यो सुस्मिता मलाई मनपर्छ त्यसरी मैले उनलाई विवाह गर्न किन नहुने म पनि अविवाहित युवक हुँ उनको शिक्षक हुँदैमा मैले उनलाई बिहे नै गर्न नहुने उनले मलाई एकदमै मन पराउँछन् त्यसैले उनको मायालाई मैले अस्वीकार गर्नुहुन्न फेरि उनले केही अनर्थ गरिन् भने त उनलाई माया गर्नु मेरो मानवीय अधिकार हो होइन होइन सुस्मितालाई प्रेम गर्नु मेरो नैतिकताले दिँदैन आफूले पढाएको विद्यार्थीसँग आफैले बिहे गर्ने सामाजिक मर्यादा र विद्यालयको मूल्य मान्यताले गर्दा पनि सुस्मिताप्रतिको मायालाई त्याग गर्नै पर्छ मैले अनेकौँ प्रश्न प्रति प्रश्न र तर्कनाहरूले मलाई रातभर निद्रा परेन अनिर्णयको भुमरीबाट आफूलाई कसै गरी निकाल्नै सकिनँ सुस्मिताको भविष्यप्रतिको चिन्ताले एकदमै सताउँछ सुस्मितासँग बिहे गरी निर्णय गर्न पनि सक्दिनँ सुस्मितासँगको बिछोडको कल्पनाले पनि त्यत्तिकै पिरोल छ बङ्गालाको बीचमा फँसेको ढुङ्गा जस्तै के गर्ने के नगर्ने कुनै निर्णय नै गर्न सक्दिनँ म आफ्नो मनलाई सम्झाउनै सक्दिनँ डाल के बाहों में दिल तोड़ने वाले देख के चल हम भी तो पड़े हैं राहों में हम भी तो पड़े हैं राहों में उल्फत की नहीं आरुबारी गएको दिनदेखि सुस्मितासँग भएका भेटहरू झन्झन ताजा भएर आउँछ गाउँमा नितान्त एक्लो र अपरिचित रहेको अवस्थामा सुस्मिताले आफूप्रति गरेको व्यवहार देखाएको श्रद्धा र स्नेहले गर्दा उनको ऋणको बारी आफ्नो टाउकोमा बोकेको महसुस हुन्छ जति सम्झ्यो उति मन पोल्दै जान्छ कोल्टे फेर्दा फेर्दै बिहान भाले बाँच्न थाल्छ कहिले बिहान होला र सुस्मिताको घरतर्फ हिँडौला भनेर मन आतुर हुन्छ बिस्तार बिस्तार पूर्वतिर उज्यालो हुँदै आउँछ पन्देर्नेहरू गाग्री बोक्दै पन्धेरामा जम्मा हुन्छन् म हातमुख धुन ढुङ्गे धारातर्फ लाग्छु हिजो बेलुकी सुस्मिताको टिकटाला भएछ नि केटा काठमाडौँका रे खुब पढेका छन् रे उसकै ठुलो दाजुले कुरा ल्याएका रे सुस्मिता पनि भाग्यमानी रहेछ सहरमा गएर आरामले बस्न पाउने भए पदेर्नेहरूको वार्तालापले मेरो मस्तिष्कमा ठुलो भूकम्प गयो आफूले टेकेको जमिन भाँसिए जस्तो लाग्यो मनमा एउटा ठुलो ढुङ्गाले थिचे जस्तो भयो एउटा पीडाको पहाड आएर सामान्य उभिए जस्तो लाग्यो शरीरका अवयवहरू थरथरी काँपिरहेको अनुभूति भयो पदेर्नेहरूको हुलले आफ्नो उपहास गरे जस्तो लाग्यो र मुखमा पानी छ्यापी छ्यापी कोठातर्फ लाग्यो चल हम भी तो पड़े हैं राह में हम भी तो पड़े हैं राह में उल्फत की नई मंजिल को चला कोठामा आएपछि आफूलाई नितान्त एक्लो भए जस्तो लाग्यो बेलुकीको घटनाले एकदमै पोल्यो मन एक्लै चिल्लिएर रुन मन लाग्यो तर रुन पनि सकिनँ एकाएक त्यो रमणीय गाउँ सुनसान लाग्न थाल्यो सुस्मिताको सम्भावित अनुपस्थितिले मन छिया छिया भयो स्कुल र गाउँसँग मोहभङ्ग भयो कोठाका लुगाफाटा र केही किताब झोलामा हाले हेडसरको नाममा एउटा राजीनामा पत्र लेखे र कसैलाई पनि जानकारी नदिई काठमाडौँ जान हिँडे खोलाको तिरै तिर वफा चिया चिसो भयो सुस्मिताको आवाजले म झस्किन्छु ओहो तिम्रो चिया सकिसकेछ हुन्छ म पनि लिन्छु अरू केही खाने सुस्मिता अस्वीकृतिमा टाउको हल्लाउँछिन् र छोराको हात समाउँदै जाने सङ्केत गर्छिन् साँझ परिसकेकोले सुस्मितालाई अरू रोक्न मन लागे पनि रोक्न सक्दिनँ म चियाको पैसा तिरी सुस्मिताको छोरालाई दुईतिर समाउँदै जमलतिर लाग्छौँ जमलमा एउटा माइक्रो बसमा उनीहरूलाई चढाएर विदाई गर्छु देख के चल हम भी तो पड़े हैं नै मेरो बुवा यही अङ्कल हो मम्मी माइक्रोबस चल्न लागेको बेलामा गरेको छोराको प्रश्नले सुस्मिता मेरो अनुहार हेरेर भयभीत हुन्छन् माइक्रोबस लैन चौरतर्फ बढ्छ हेर्दा हेर्दै माइक्रोबस आँखाको दूरीभन्दा टाढा पुग्छ अकस्मात बच्चाको त्यो प्रश्नले म अन्यलमा पर्छु लोग्ने घरमा छ भने किन ढाँटिन् सुस्मिताले मलाई बच्चा जन्मेपछि किन छाडिदिएछन् उनको लोग्नेले न कतै उनको लोग्ने मनमा प्रश्नमाथि प्रश्न तिर्सिन थाल्छ सुस्मितालाई फेरि भेट्ने लालसा बढ्छ तर ठेगाना यत्रो बेरको कुराकानीमा पनि ठेगाना फोन केही माग्न सम्झिन छु म आफैलाई दिक्कार छु सुस्मिताको सम्झनाले झन्झन सताउँछ उनलाई फेरि भेट्ने इच्छाले म तडपिरहन्छु काठमाडौँका हरेक गल्लीहरूमा बच्चा डोराएर हिँडी आइमाईहरू बीच सुस्मिताको अनुहार निहाल्न खोज्छु तर आजसम्म कहीँ कतै भेटिनन् उनी भी तो पड़े हैं राहों में हम भी तो पड़े हैं राहों में उल्फत की नई मंजिल को चला त्यस दिनको भेटले सुस्मिताप्रतिको संवेदना झनै बढेको छ मभित्र त्यसैले म उनीसँगको भेटको प्रतीक्षामा हरेक दिन जसो जमलको टेम्पो स्टपमा टहलिने गर्छु तर अझैसम्म पनि फेरि भेट हुन सकेको छैन फेरि दुःखी सुस्मितासँग तपाईँले भर्खरै सुन्नुभएको कथाको शीर्षक प्रेम सर हो यो कथा हामीले राजुबाबु श्रेष्ठको कथा संग्रह सेलोको जोनबाट तपाईँलाई सुनाएका हौ आज कथाकार राजुबाबु श्रेष्ठका दुईवटा कथाहरू यसै संग्रहबाट श्रुति सम्वेकमा सुन्यौं तपाईँलाई हाम्रो कथा वाचन कस्तो लाग्यो कृपया हामीलाई पत्राचार गर्नुहोला पत्राचारको लागि ठेगाना कार्यक्रम श्रुति सम्वेक Ujyaalo ninety network post box number छ चार छ नौ काठमाडौँ नेपाल इमेलका लागि SHRUTI Shruti at UNN dot com dot NP हवस् त अर्को मङ्गलबार अर्को कुनै गद्दी लिएर आउनेछौँ त्यसअघि शुक्रबारको श्रुति सम्वेकमा माधव प्याकुरेलको उपन्यास गुलरको फूलको वाचन हुनेछ तबसम्मका लागि प्राविधिक साथी सशिन्द्र गौतम र म अच्युत घिमिरे विदा हुन्छौँ नमस्कार शुभरात्री